Malay मलाई पसिलो नि मलाई पसिलो नि यो पसिलो नि मलाई पसिलो नि मलाई कोरिया नि मलाई हङकङ पनि मलाई अस्ट्रेलिया कोदो पिस्न जान्छु ढ्याम्मै ढिँडो खान्छु मलाई मम पनि मलाई पिज्जा पनि मलाई मिठो पनि राम्रै छ हजार दुईटा बोका बेच्यो कि तिस हजार चिन्ता छैन कि मलाई कोरिया नि मलाई हङकङ पनि मलाई अस्ट्रेलिया कोदो पिस्न जान्छु ढ्याम्मै ढिँडो खान्छु मलाई 천천히 저군으로 가요 रगत र पसिना चिन्ता छैन केही मलाई कतार पनि मलाई दुबई पनि मलाई मलेसिया पायल चप्पल किन्छु कक्षार बेर्छु हिँड्छु मलाई डिङ्गो जुत्ता मलाई चिनको पायट मलाई सुहाउने पानी धेरै दिन बसिना किन बेच्ने रगत र पसिना चिन्ता छैन कि मलाई कतार पनि मलाई दुबई पनि मलाई मलाई